ট্রাফিক খবর ট্রাফিক খবর ট্রাফিক খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब ट्राफिक खबर विस्तारमा चितवनको नारायणगढ मुगलिन सडक खण्डको कविलासबाट यसका भेटर बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एकजनाको ज्यान गएको छ अरू दुईजना गम्भीर घाइते भएका छन् हिजो नारायणगढबाट मुगलिनतर्फ जाँदै गरेको नाचार्ख दुई दुई पाँच छ छ नम्बरको ट्रक कविलास चार सेती दोभा नजिकैको सडकबाट एक सय पचास मिटर तल खस्दा ट्रकका चालक काठमाडौँ महानगरपालिका एघार घर भएका सैतिस वर्षका कृष्ण बहादुर मल्ल शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ट्रकमै सवार रौतहटको पौराई तीन घर भएका रोशन दाहाल र नाम ठेगाना नखुलेका अन्दाजी पच्चिस वर्षका एक पुरुष व्यक्ति पनि गम्भीर घाइते भएको प्रहरीले बताएको छ घाइते दुवैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ट्राफिक खबर खबर दैलेखको राकम कर्णालीबाट सुर्खेत जाँदै गरेको बस नेपाल गाविसको सियालामा दुर्घटना हुँदा चारजनाको घटनास्थलमा नै मृत्यु भएको छ घटनामा चालिसजना घाइते भएका छन् मृत्यु हुनेमा दैलेखको सिगौडी नौका चौतिस वर्ष तर्कबहादुर कार्की पैंतालिस वर्ष अर्कबहादुर बेक पचपन्न वर्ष भोगे कामी र छाम पुलेतोला पाँचका छ महिने बालक क्षितिज रावल अछाम रानी बन एकी उन्चालिस वर्ष देउकला साउद र अछामकै काशी विष्ट छन् साउद र विष्ट वरिष्ठको सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो कार्की सिगौडी नौस्थित निरा शिक्षक हुन् एकै तीनको मृत्यु र केही घाइते भएपछि सिगौडा सिगोडीको जाक्सी गाउँ पुरै शोकमा डुबेको छ बसमा सडचालिस यात्रु सवार थिए जिल्ला प्रहरी प्रमुख डिएसपी प्रज्वल महर्जनले घाइते मध्ये आधा जतिको अवस्था अझै चिन्ताजनक रहेको बताएका छन् चालक पनि सक्त घाइते छन् घाइतेलाई दुईवटा सार्वजनिक बस मार्फत उपचारको लागि सुर्खेत लगिएको थियो दुर्घटनामा परेको करिब डेढ घण्टापछि घाइतेको उद्धार गरिएको हो बस मालिक मानबहादुर लामा सहचालक र यात्रु गरी तीनजना सकुशल रहे सडकबाट बस खसे लगती उनीहरूले हाम फालेका हुन् बस सडकबाट एक सय पचास मिटर तल खसेको थियो ब्रेक हान्ने क्रममा पानीको कारण चिप्लेर दुर्घटना भएको प्रहरीको अनुमान छ स्थानीयले भने दुर्घटनाको कारण अर्कै भएको बताएका छन् दुर्घटना बढेपछि कर्णाली राजमार्गमा रात्रि सेवा बन्द छ रात्रि सेवा रोकेर मात्र दुर्घटना न्यूनीकरण नहुने रा राकम कर्णालीका गणेश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 दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग आदि समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन यौन सन्तुष्टि नहुने घाउ हुने पोल्ने दुख्ने सेतो पानी बग्ने स्वप्न दोष गोनरिया भिरङ्गी आदि सम्बन्धी समस्या भएका बिरामी बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क रत्नगर अस्पताल प्राली रत्नगर